नागरिक गोविन्द गौतमलाई गोली प्रहार गर्दा भएको हुलदङ्गामा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असै माधव भट्टसँग रहेको पेस्तोल हराएको विषय बाहिरिएको छ प्रहरी स्रोतका अनुसार भट्टसँग रहेको टाइप सतहत्तर नामक चाइनिज पेस्तोल दोहोरो झडपका क्रममा हराएको थियो पेस्तोलमा सात राउन्ड गोली एक म्यागजिन लोडेड रहेको थियो जिल्ला प्रहरी कार्यालय डडेलधुरा दरबन्दी भई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा कार्यरत भट्टसँग रहेको पेस्तोल भारतीय नागरिक र एसएसबीको टोलीको टोलीले खोसेको चर्चा भए पनि नेपाल प्रहरले यसबारे कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन पेस्तोल हराएको एक साता बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यसबारे प्रहरी प्रधान कार्यालय क्षेत्रीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयले समेत जानकारी गराएको छैन इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरका प्रहरी निरीक्षक दलुराम टमटाले पेस्तोल खोसिएको स्वीकार गरेका छन् तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी प्रकाश चन्दले भने यो प्रकरणबारे बताउन चाहेका छैनन् उनले अहिले यो विषयमा आफूलाई धेरै थाहा नभएको बताउँदै डिएसपी ननिसिंह कार्कीलाई सोध्न भनेर बताएका छन् डिएसपीबाट पनि जानकारी लिन खोज्दा डिएसपीले पनि आफूलाई यो विषयमा केही जानकारी नभएकाले एसपीलाई सोध्नुहोस् भन्ने गैर जिम्मेवारीपूर्ण जवाब दिएका छन् घटना भएको दिन बिहिबार भारतीय एसएसबीले सात राउन्ड फायर गरेको थियो जसमध्येको एक गोली नेपाली नागरिक गौतमलाई लाग्यो र उनको मृत्यु भयो एसएसबीले हवाई फायर गर्नु अगाडि नै नेपाल प्रहरीको पेस्तोल खोसिएको थियो र उक्त फायरिङमा नेपाल प्रहरीको खोसिएको पेस्तोल नै प्रयोग भएको हुन सक्ने आशंका पनि गरिएको छ नेपाल भारत सीमा विवादका कारण गत बिहिबारदेखि तनावग्रस्त कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर आठ आनन्द बजार मंगलबारबाट अर्थात् हिजोबाट सामान्यतर्फ उन्मुख देखिएको छ कञ्चनपुर प्रशासनले लगाउँदै आएको निषेधित क्षेत्र फुकुवा गरेपछि स्थानीयहरू बिस्तारै आफ्नो दैनिकीमा सक्रिय हुन थालेका छन् यद्यपि नेपाली र भारतीय प्रशासनले आनन्द बजार नाकाबाट आवजावतमा भने रोक लगाएकै छ सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी उनापचास बटालियन पिलभितका कमान्डेन्ट एसपी दिलबाग सिंहले सीमा विवाद साम्य पार्न दुवै देशका सीमाविदहरू बसेर जोइन्ट सर्वेपछि डिमार्केसन गर्न आवश्यक रहेको बताएका छन् गत बिहिबार भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीले स्थानीय गोविन्द गौतमको हत्या गरेपछि कञ्चनपुर प्रशासनले त्यहाँको निषेधित क्षेत्र घोषणा गरेको थियो सर्वदलीय बैठकपछि हिजोबाट निषेधित क्षेत्र हटाइएको कञ्चनपुरका प्रमुख जिल्लाधिकारी मनोहर प्रसाद खनालले जानकारी दिएका छन् बाजुरामा सुक्खा तथा खडेरी प्रभावित क्षेत्रका लागि राहत स्वरूप आएको चामल वितरण गरिएको छ जिल्ला स्तरीय सर्वदलीय बैठकबाट सहमतिमा राहत स्वरूप आएको बीस हजार क्विन्टल चामल वितरण गरिएको हो बैठकमा सहभागी नेपाली कंग्रेसका जिल्ला सचिव दीपक शाहका अनुसार विद्यालय घेरबार सडक बाटोघाटो निर्माण गर्ने गरी कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत सो चामल वितरण गरिएको हो जिल्लाका सबै गाविस र नगरपालिका समेटिने गरी तेत्तिसवटा योजना समेत छनौट गरिएको छ चालु आर्थिक वर्षभित्रै ती सम्पूर्ण काम सक्ने गरी चामलको कोटा निर्धारण गरिएको बताइएको छ डडेलद्रामा हात्तीपाइले अर्थात फैलिरी रोग निवारण अभियान आगामी निवारण अभियान आगामी हप्ताको आइतबारदेखि सुरु हुने भएको छ जिल्लाभर यसै चैत पाँच छ र सात गति राष्ट्रिय हात्तीपाइले रोग निवारण रोग विरुद्ध औषधि सेवन गराइन लागेको जिल्ला स्वास्थ्य कार्यालयले एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो यसअघि नेपाल सरकारले फागुन एक्काइस बाइस र तेइस गति औषधि सेवन गराउने कार्यक्रम तय गरेको भए पनि स्वास्थ्य कर्मीहरूको आन्दोलनका कारण मिति परिवर्तन गरी स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार औषधि खुवाउन लागेको हो पाँच वर्षदेखि सञ्चालनमा रहेको यो कार्यक्रममा गत वर्ष एक लाख सोह्र हजार नागरिकले औषधि सेवन गरेका थिए भने यो वर्ष जिल्लामा एक लाख त्रिचालिस हजार आठ सय छब्बिसजनालाई आम औषधि सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले लिएको छ औषधि खुवाउनका लागि जिल्लाका आठ सय छब्बिस स्थानमा स्वास्थ्य स्वयंसेवक र तीन सयजना स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयमा का प्रमुख बहादुर साईले जानकारी दिएका छन् जिल्लामा अहिले कुल जनसङ्ख्याको पन्ध्र प्रतिशत नागरिकमा हात्तीपाइलीका परजीवी रहेको र बाइसजना हात्तीपाइली रोगबाट संक्रमित रहेको पत्रकारहरूसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा जानकारी गराइएको छ सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूले भनेअनुसार खानासँगै वा खाना पछि औषधि खानुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् औषधिको सेवनपछि हात्तीपाइलीको परजीवी शरीरमा भएमा कसै कसैमा ज्वरो आए जस्तो हुने टाउको दुख्ने रिङ्गटा लाग्ने वाकवाकी लाग्ने जस्ता सामान्य लक्षण लक्षणहरू देखा पर्ने गर्दछन् असरहरू बिना उपचार आफै केही समयमा ठिक भएर जान्छ नभई नजिकको स्वास्थ्य संस्थामा तुरन्त जानुपर्ने चिकित्सकहरूले बताएका छन् हात्तीपाइलीको औषधि सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने गलत प्रचार प्रसारलाई चिर्न जिल्लामा रहेका जिम्बार व्यक्तिहरूलाई सबैभन्दा पहिले औषधि खुवाएर यस अभियानको सुरुवात गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख साईले जानकारी दिएका छन् यो औषधि सरकारले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ वर्षीय अभियान अन्तर्गत यो वर्ष पाँचौं पटक औषधि सेवन गराइन लागेको हो सुदूरपश्चिमको एकमात्र ठूलो डडेलधुरा उपक्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा सुरु गरेपछि सेवाग्राही बढ्दै गएका छन् दैनिक पचास साठी जनासम्म मात्र बिरामी आउने अस्पतालमा विशेषज्ञ उपचार सेवा सुरु गरिएसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो यो अस्पतालमा अहिले दैनिक एक सय पचास जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् अस्पतालले स्त्रीरोग रोग बालरोग हड्डी तथा दाँतको उपचार सेवा सुरु गरेको छ विशेषज्ञ उपचार सेवा सुरु भएपछि सबैभन्दा बढी गर्भवती र सुत्केरी महिला लाभान्वित भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत डडेलधुरामा सञ्चालित साना व्यवसाय कृषि उत्पादन केन्द्र अर्थात् पकेट स्थापना तथा सञ्चालनका लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुराले आवेदन माग गरेको छ कार्यालयले एक सूचना जारी गर्दै साना व्यवसाय कृषि उत्पादन केन्द्र स्थापना तथा सञ्चालनका लागि कृषकहरूबाट आवेदन माग गरेको हो आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको लागि स्वीकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा तरकारी बारी मकै र आलुबारीका लागि गरी बीसवटा कृषि उत्पादन केन्द्र स्थापना गरिने जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ कार्यालयले उक्त कार्यक्रमका लागि सूचना जारी भएको पन्ध्र दिनभित्र जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा आवेदन दिन कृषक समूह कृषि कार्यमा संलग्न सहकारी कृषि उद्यमीहरूलाई अनुरोध गरेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ भाषा नबुझ्दा कञ्चनपुरका राणाथारो समुदायका महिला सरकारी कार्यालयबाट सेवाबाट वञ्चित हुने गरेका छन् नेपाली भाषा नबुझ्दा सरकारी कार्यालयबाट राणाथारो समुदायका महिला सेवा पाउनबाट वञ्चित भएका हुन् कार्यालयका कर्मचारीसँग राणा समुदायका महिलाले आफ्नै भाषामा कुरा गर्दा कर्मचारीले बुझ्दैनन् जनजाति आदिवासी नगर समन्वय समितिका सदस्य रतनलाल राणाले भने महिलाले नेपाली भाषा नबुझ्दा सेवा लिनबाट वञ्चित भएका छन् भाषाको समस्याले राणा थारू समुदायका महिलासँगै नेपाली भाषा बुझ्ने पुरुष पनि कार्यालयमा पुग्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् शुक्लाफाटा नगरपालिकामा विधवा भत्ताका लागि चौथो पटक पुगेकी बन्दो राणाले भाषा नबुझ्दा भत्ता पाउन नसकेको बताएकी छिन् महिलाहरूले महिनावारी भएको समयमा चर्पी प्रयोग नगर्ने परिपाटीका कारण डोटीलाई खुल्ला दिशामुक्त घोषणा गर्न समस्या देखिएको छ जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश महिलाहरू महिनावारी भएको समयमा सर्पी प्रयोग नगर्ने गरेको पाइएको हो सबै गाउँपालिका र नगरपालिकालाई करिब आठ महिना अगाडि नै खुला दिशामुक्त घोषणा गरिसकिएको भए पनि महिनावारी भएका महिलाहरूले चर्पीको प्रयोग नगरिदिनाले समस्या भएको जिल्ला स्तरीय खरेपनी सरसफाई तथा स्वच्छता समन्वय समिति डोटीले जनाएको छ महिनावारी भएका बेला चर्पी प्रयोग गर्नाले देवता रिसाउँछ भन्ने परम्पराका कारण चर्पीको प्रयोग हुन नसकेको हो डोटीलाई यसै वर्षभित्र खुला दिशामुक्त घोषणा गर्न जिल्लाका विकास रोकारवाला सबै निकाय लागि परेका छन् नेकपा एमाले थालेको मेची महाकाली राष्ट्रिय अभियान आज प्रदेश नम्बर सातमा पुग्ने भएको छ फागुन एक्काइस गते झापाको काँकडभिट्टाबाट सुरु भएको सो अभियान बर्दियाको राजापुर हुँदै टिकापुर पुग्ने एमाले जनाएको छ अभियान अन्तर्गत आज मध्याह बाह्र बजे टिकापुर र दिउँसो तीन बजे लम्कीमा जनसभा गरिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमाले सात नम्बर प्रदेशका प्रचार प्रसार संयोजक तथा एमाले केन्द्रीय सदस्य महेश्वर पाठकले जानकारी दिएका छन् पाठकका अनुसार धनगढीमा तीन गते आमसभापछि अभियान महेन्द्रगढ जानेछ महेन्द्रगढमा चैत चार गते जनसभा गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ सामाजिक सद्भाव बढाउने उद्देश्यले एमाले मेची महाकाली राष्ट्रिय अभियान थालेको सो अवसरमा एमाले उपाध्यक्ष भीम भीमरावलले बताएका छन् आगामी चैत पाँच गतेदेखि धनगढीमा हुने डिपिएल क्रिकेट प्रतियोगिता बाइस दिन पछाडि सरेको छ बङ्गलादेशमा हुन लागेको SSC emerging teams cup cricket यही समय बीचमा परेको भन्दै आयोजकले प्रतियोगिता बाइस दिन पछाडि सार्दै चैत सत्ताइस गतेदेखि गर्ने निर्णय गरेको हो नेपाल क्रिकेट र खेलाडीहरूका लागि यी दुवै प्रतियोगिता उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै भारत पाकिस्तान श्रीलङ्का बङ्गलादेश जस्ता टेस्ट मान्यता राष्ट्रहरूसँग खेल्नुपर्ने भएकाले प्रतियोगिता सारिएको हो नेपाली क्रिकेटमा व्यावसायिकताको प्रवर्धन गरी नेपाली क्रिकेटलाई नयाँ उचाइ दिनेछ त्यसैले देशको क्रिकेट र क्रिकेटरको बृहत्तर हितलाई मध्यनजर राख्दै टिम खेलाडी प्रायोजक तथा अफिसियलहरूको सल्लाह बमोजिम हामीले प्रतियोगितालाई बाइस दिन पछाडि सार्ने निर्णय गरेका छौँ अब आगामी चैत सत्ताइस गतेदेखि वैशाख नौ गतेसम्म धनगढीमा आयोजना हुनेछ विज्ञप्तिमा जनाइएको छ चैत पाँच गतिबाट आयोजना गरिने भए अनुसार नब्बे प्रतिशत तयारी सकिसकेको भए पनि समग्र नेपाली क्रिकेटको बृहत्तर हितलाई ध्यानमा राख्दै प्रतियोगिता पछाडि धकेलेको आयोजकले जनाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रभारी कार्यालय अत्तरियाले जनाएको छ हिजो साँझ पाउने पाँच बजेतिर कैलालीको अत्तरिया नगरपालिका तेह्र चौराहा नजिकै मोटरसाइकलले ठक्कर दिँदा एकजना सामान्य घाइते भएका छन् धनगढीबाट डडेलद्वारातिर आइरहेको से दुई प तेह्र अठाइस नम्बरको मोटरसाइकलले कञ्चनपुरको भीमदत्त नगरपालिका छ ऐटपुर बस्ने उन्नाइस वर्षीय तेजबहादुर दयाललाई ठक्कर दिएको हो मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएका दयालको अत्तरी कार्यालय स्थित पद्मास अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने मोटरसाइकल र चालक प्रहरले नियन्त्रणमा लिएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज